राउत र धीरज बस्नेतको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा सरकारले प्रहरीमा छ हजार दस दरबन्दी थप गर्ने भएको छ आज बसेको मन्त्री परिषदको बैठकले लोकमार्गको सुरक्षा अस्थायी प्रहरी बीट महानगरीय सुरक्षाका लागि जनशक्ति अभाव भएको भन्दै दरबन्दी थप्ने निर्णय गरेको हो नयाँ थप गरिने मध्ये एक दरबन्दीलाई न्यायिक प्रहरी बनाइने सरकारका प्रवक्ता तथा संचार मन्त्री माधव पौडेलले जानकारी दिनुभयो यस्तै बैठकले रूकुम जिल्लाको चौरजहारी र पाँचतरको फिदिममा व्यवस्थित आवास विकासको लागि जग्गा उपलब्ध गराउने निर्णय पनि गरेको गरेको छ बैठकले ICC world cricket league division थ्रीको विजेता बनेकोमा नेपाल राष्ट्रिय क्रिकेट खेलाड़ीलाई जनही तीन लाख पचास हजार रूपियाँ नगद पुरस्कार दिने निर्णय पनि गरेको छ निर्वाचन ऐन संशोधनमा रहेको विवाद समाधानका लागि उच्चस्तरीय स्तरीय राजनैतिक समितिको बैठक अहिले बसिरहेको छ समितिमा पालै पालो नेतृत्व गर्ने सहमति भएअनुसार हिजो पदभार लिनुभएका एमाले अध्यक्ष झलनाथ खनालको अध्यक्षतामा बसिरहेको बैठकमा निर्वाचन क्षेत्र निर्धारण आयोग गठनबारे पनि छलफल भइरहेको हो संविधान सभा भवन बानेश्वरमा जारी बैठकले आयोगमा रहने व्यक्ति र निर्वाचन कार्यविधिबारे सरकारलाई सिफारिश गर्ने बताइएको छ त्यसबाहेक विभिन्न देशमा रिक्त राजदूत नियुक्तिमा पनि छलफल हुने छलफल भइरहेको एक नेताले जानकारी दिएका छन् बैठकमा कांग्रेस एमाले निर्वाचनको मिति घोषणा अघि नै बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेको नियुक्ति खारेजी गर्न समेत प्रस्ताव गरेको स्रोतले बताएको छ यस विषयमा थप जानकारी दिनका लागि बैठक स्थल नयाँ बानेश्वरमा रहनुभएका सहकर्मी ऋषि धमला प्रत्यक्ष हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ ऋषिजी अहिले बैठकमा के भइराखेको छ जानकारी गराइदिनुहोस् न उच्चस्तरीय राज्य समितिको बैठक बसिरहेको छ एमाले अध्यक्ष झलनाथ खनालको अध्यक्षतामा संयोजकमा चाहिँ यो बैठक बसिरहेको छ र उहाँ संयोजक भइसकेपछिको पहिलो बैठक भएको कारणले गर्दाखेरि बैठकमा चाहिँ संविधान सभाको निर्वाचनको मितिको समीक्षा गरिएको छ छिटोभन्दा छिटो मिति घोषणा गर्नको लागि के के गर्नुपर्छ त्यसको आवश्यकता के के छ अथवा निर्वाचन ऐनलाई अहिलेको स्थिति जुन विवादास्पद भएको छ यसलाई कार्यान्वयन गर्नको लागि अथवा यसमा के के कुरा सम्बोधन गर्नुपर्छ संशोधन गर्नुपर्छ गर्दा अथवा अहिलेको स्थितिमा निर्वाचन ऐन जुन किसिमको निर्वाचन आयोगले मागिरहेको छ सरकारले पनि यो एनलाई चाहिँ कसरी अगाडि बढाउने भनेर विभिन्न दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेको बेलामा आज उच्च राजनीति समितिमा चाहिँ निर्वाचन निरावली जुन अहिले कार्यान्वयन गर्नको लागि पनि अथवा निर्वाचनको मिति घोषणा गर्नको लागि पनि अहिलेको स्थितिमा निर्वाचन ऐनको अत्यन्त आवश्यक पर्ने भएर यो अध्यादेशलाई कसरी अगाडि बढाउने भन्ने बारेमा चाहिँ दलहरूको बिचमा अहिले विवाद छ खास गरी एकीकृत माओवादी पार्टीले चाहिँ अहिलेको अवस्थामा निर्वाचन अध्यादेशलाई अगाडि बढाउनको लागि चाहिँ छ सय एकै सङ्ख्या राख्नुपर्छ भन्नेमा एकीकृत माओवादी पार्टी रहेको छ र उनीहरूले चाहिँ आजको बैठकमा नि के भनेका छन् भने फ्रेस होल्ड नराख्ने र अहिलेको स्थितिमा दस हजार जुन किसिमको पार्टी दर्ता गर्नको लागि जुन राख्ने चाहिँ सहमति भएको थियो दस हजार हस्ताक्षर चाहिने भनेर त्यसबारेमा पनि एकीकृत माओवादी पार्टीले त्यसलाई पनि हटाउनुपर्छ भनेर प्रस्ताव राखेको छ भने नेपाली कङ्ग्रेस र एमाले के भनेको छ भने फेरि सोड राख्नै पर्छ यसको विकल्प छैन तर समानुपातिकमा जाँदाखेरि बरु सिटको सङ्ख्या चाहिँ तलमाथि हुन सक्छ भन्नेमा चाहिँ नेपाली कङ्ग्रेस र एमाले दिएको छ त्यसबारेमा अहिले छलफल भइरहेको छ जस्तो ऋषिजी अर्को बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेको नियुक्ति नीति खारेजीका विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको थियो यस विषयमा के भइराखेको छ के जानकारी प्राप्त छ यसबारेमा पूर्ववत सरकारले गरेको जति पनि नियुक्तिहरू छ त्यसलाई चाहिँ चुनावलाई असर पार्ने गरी जुन किसिमको महत्त्वपूर्ण नियुक्तिहरू छ त्यो नियुक्ति खारेज हुनुपर्छ भनेर नेपाली कङ्ग्रेस र एमालेका शीर्ष नेताहरूले आजको बैठकमा राखेका छन् एमाले अध्यक्ष झलास खनालले चाहिँ बैठकको अध्यक्षता गर्दै के भन्नुभयो भने विगतमा भएका नियुक्तिहरू चाहिँ खारेज हुनुपर्छ भनेर उहाँले स्पष्ट रूपमा राख्नु भएको छ त्यसबारे पनि छलफल भइरहेको छ भने निर्वाचन क्षेत्र निर्धारणको बारेमा जुन किसिमको अहिले पनि विवाद छ त्यसलाई चाहिँ अस्तिको उच्चस्तरीय राजनीति समितिको बैठकले चाहिँ अगाडि अगाडि बढाएको थियो त्यसबारे पनि आजको बैठकमा चाहिँ विज्ञहरू राखेर एउटा समिति बनाउने र त्यो समितिको प्रतिवेदनको आधारमा चाहिँ निर्वाचन क्षेत्र निर्धारण गर्ने भनेर दलहरूको बिचमा अहिले छलफल भइरहेको छ हुन्छ ऋषिजी जानकारीका लागि धन्यवाद उहाँ हुनुहुन्थ्यो सहकर्मी ऋषि धमला निर्वाचन ऐन संशोधन निर्वाचन क्षेत्र निर्धारण आयोग बनाउनका लागि राख्ने सदस्य र पूर्ववर्ती सरकारले गरेको नियुक्तिको खारेजीका विषयमा छलफल गर्न बसिरहेको उच्च स्तरीय राजनीतिक समितिको बैठकका बारेमा हामीलाई जानकारी गराउनुहुँदै सहकर्मी ऋषि धमला नेपाल वायु सेवा निगमको जहाज मुस्ताङको जोमसोम विमानस्थल नजिक दुर्घटना हुँदा दसजना घाइते भएका छन् पोखराबाट जोमसोमका लागि उडेको नाइन एन एबीओ कलसाइन विमान अवतरणका क्रममा धावन मार्गबाट चिप्लिएर काली गण्डकी नदीमा खस्दा दुर्घटना भएको हो विमान दुर्घटनामा घाइते भएका मध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ चालक दिपेन्द्र प्रधान सहचालक सुरेश केसी र परिचालिका शान्तमाया तामाङको अवस्था गम्भीर रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी लक्ष्मीराज शर्माले जानकारी दिनुभयो घाइतेहरूलाई उपचारका लागि पोखरा पठाइ देखाइएको छ अन्य घाइतेहरूमा चारजना जापानी महिला एकजना नेपाली महिला र दुईजना नेपाली पुरूष रहेका छन् चालक दल सहित बाइसजना सवार विमानमा आठजना विदेशी र बाँकी नेपाली नागरिक रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका असै धर्मराज गिरीले जानकारी दिनुभयो नेपाल प्रहरी नेपाली सेना र स्थानीय बासिन्दाले दुर्घटना लगत्तै घाइतेहरूको उद्धार गरेका थिए प्युठानको दम्तीमा यात्रुभाग बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने जना घाइते भएका छन् जिल्लाको धर्मावती एक बागदुला बजारबाट बाहनेका लागि छुटेको यात्रुभाग बस आज दिउँसो दुर्घटनामा परेको हो लु एक ख पचपन्न पचहत्तर नम्बरको बस दुर्घटनामा मृत्यु हुनेहरू मध्ये फोप्ली तीनका मुक्ति पुनको मात्र शनाखत भएको छ भने अर्का एकजनाको शनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो बस बाटोभन्दा करिब तीस मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको र उनीहरूको Swargadwari life care hospital Baglung र जिल्ला अस्पताल बिजवरामा उपचार भइरहेको छ गाड़ी चालक र सहचालक भने फरार रहेका छन् अवैध सोह्र किलो सुन सहित बौद्धबाट प्रहरीले आज चारजनालाई पक्राउ गरेको छ हनुमान ढुकाबाट खटिएको विशेष प्रहरी र बौद्ध प्रहरीको संयुक्त गस्ती टोलीले सुन सहित चारजनालाई पक्राउ गरेको बौद्ध प्रहरी वृत्तका प्रमुख नायब निरीक्षक मनोज केसीले जानकारी दिनुभयो घटनाबारे प्रहरी विशेष ब्यूरोले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने केसीले बताउनुभयो पक्राउ परेकाहरूबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ नेपाल राष्ट्र बैंकले व्यवसायीको मागलाई ध्यानमा राखी जेठ मसान्तसम्मका लागि सुन बिक्रीको सीमा दैनिक पन्ध्र किलोबाट बढाएर बीस किलो पुर्याएको छ सुनको आपूर्ति कम भएको भन्दै व्यवसायीले लगातार दबाव दिइरहेका बेला राष्ट्र बैंकले सुन बिक्रीमा सुन बिक्रीको सीमा पाँच किलोले बढाएको हो यसैबीच पछिल्लो समय ओह्रालो लागेको सुनको मूल्यमा आज वात्तै गिरावट आएको छ हिजोको तुलनामा एक हजार दुई सयले घट्दै छापावाल सुनको मूल्य आज प्रति तोला पचास हजार रुपियाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ शिक्षक सेवा आयोगले शिक्षक पदमा स्थायी पदपूर्तिका लागि प्रकाशित गरेको खुल्ला प्रतियोगितात्मक परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ आयोगले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो जेठको नौ दश र एघार गते हुने स्थायी शिक्षकको लिखित परीक्षाको लागि आयोगले आजै परीक्षा केन्द्र निर्धारण समेत गरेको छ पद परीक्षाका लागि देशभर एक हजार केन्द्र निर्धारण गरिएको छ प्राथमिक शिक्षकका लागि नौ निम्न माध्यमिकको लागि छ र माध्यमिकको लागि दुई सय बाहन्नवटा परीक्षा केन्द्र तोकिएको छ सबैभन्दा बढ़ी काठमाडौँमा र सबैभन्दा कम मनाङमा परीक्षा केन्द्र निर्धारण गरिएको छ काठमाडौँमा प्राथमिकको लागि बयालिस निम्न माध्यमिकको लागि सत्ताइस र माध्यमिकको लागि तेह्रवटा परीक्षा केन्द्र तोकिएको छ मनाङमा भने तीनै तहको लागि एक एकवटा केन्द्र निर्धारण भएको आयोगले जनाएको छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबरमा खबरको सिलसिला जारी नै छ नेपाल बाणी नेटवर्क सुन्दै गर्नुहोला एकपटक सोध्न सक्थिनस् मार्छु यसलाई आज ए बिहे गर्न लागेको भाइलाई किन कुर्ता हिए हेर्नुहोस् न बाजे यसले आफ्नो बिहे भन्दैमा जहाँ पाए त्यहीँबाट गहना किनेर ल्याएछ कहाँबाट ल्याए कान्छो दाइलाई नसोधी सुनका गहना हाम्रै टाढी चोक हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट हो नि बाजे ठिकै त गरेछ नि जेठा चौबिस क्यारेटको सुनको गहना पाउने ठाउँ भनेकै हाई स्कुल रोडको रामचन्द्र ज्वेलर्स त हो नि लाटा अघि नै भन्नु पर्दैन त भाइ हाई स्कुल रोडमा रहेको राम रामचन्द्र ज्वेलर्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ हजुर हामी कहाँ कम्प्युटर प्रविधिबाट सुनचाँदीका गरगहना नापुतल हुनुको साथै दक्ष तथा अनुभवी कालीगढबाट सुनचाँदीका गरगहना पुरानो गरगहना दिए नयाँ गरगहना साट्नुको साथै राशि अनुसारको पत्र पनि उपलब्ध छ सम्पर्क रामचन्द्र ज्वेलर्स रत्नगर दुई टाढी हाई स्कुल रोड मोबाइल अन्ठानब्बे चार एकाउन्न चौवालिस चार सय सत्र अन्ठानब्बे चार सतहत्तर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 त्यो बुन्दाहरूलाई चाहिँ त्यो सम्बोधन गरेर अनि चुनावको माहौल बनाउनको लागि चाहिँ हामीले चाहिँ आग्रह गरेका छौँ त्यसपछि लिएर धेरै सरकारले अत्यन्तै चाहिँ के भन्नु चाहिँ सकारात्मक गम्भीर हिसाबले चाहिँ पहल लिएको चाहिँ हामीले पाएका छौँ मन्त्री परिषदका अध्यक्ष रेग्मीले आजै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणा र राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापासँग पनि परामर्श भएको छ रेग्मीसँगको परामर्शपछि राप्रपा अध्यक्ष राणाले फौजदारी अभियोग लागेकालाई उम्मेद्वार हुन दिने तर आपराधिक गतिविधिमा संलग्नलाई भने चुनावमा भाग लिन नदिने तयारीमा सरकार रहेको आफूले पाएको जानकारी दिनुभयो यसअघि नै अध्यक्ष रेग्मीले नेपाली काङ्ग्रेस नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरूसँग छलफल गरिसक्नु भएको छ नेपाली कांग्रेसका सभापति सुशील कोइरलाले अब हुने संविधान सभा निर्वाचनमा महिलाहरूको सहभागिता न्यूनतम तेत्तीस प्रतिशतबाट कम नहोस् भन्नेतर्फ आफ्नो पार्टी सचेत रहेको बताउनु भएको छ कोइराला निवास महाराजगंजमा आज बिहान महिला आज विभिन्न महिला अधिकार कर्मी तथा महिला पत्रकारहरूसँगको भेटमा सभापति कोइरालाले गत संविधानसभा निर्वाचनमा जस्तै कम्तीमा तेत्तीस प्रतिशत महिला सहभागिता सुनिश्चित गराउनुपर्ने बताउनुभयो आगामी निर्वाचनपछिको सरकारमा महिलालाई प्रधानमन्त्री बनाउन पनि आफू तयार रहेको सभापति कोइरालाले प्रश्न पार्नुभयो विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले आगामी संविधान सभाको निर्वाचनमा कम्तीमा तेत्तीस प्रतिशत महिला सहभागिता सुनिश्चित हुनुपर्ने माग सभापति कोइरालालाई गरेका थिए एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर एकीकृत नेकपा माओवादीका उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले संविधान सभाको चुनाव समग्र राष्ट्रकै आवश्यकता भएकाले दुई एक दुई दलले रोक्न नसक्ने बताउनु भएको छ रूपन्देहीमा आज गरिएको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले मोहन वैद्य नेतृत्वको माओवादी चुनावमा नगए पनि चुनाव हुने तर्क गर्नुभयो निर्वाचन सहभागी बनाउने प्रयत्न हामीले गरिरहेका छौँ र अनौपचारिक ढङ्गले हामी सबैले आफ्ना जो जोसँग सम्पर्क छ कुराकानी पनि हामीले गरिरहेका छौँ मैले पनि गरेको छु हाम्रो अध्यक्षले गर्नुभएको छ सुशीजीले गर्नुभएको छ झलनाथजीले गर्नुभएको छ र त्यसरी चाहिँ हामीले उहाँहरूलाई निर्वाचनमा ल्याउने हाम्रो प्रयत्न जारी छ हाम्रो विश्वास छ उहाँहरू निर्वाचनमा आउनुहुन्छ केही दिनभित्रमा नै चुनावको मिति तय हुने भन्दै उपाध्यक्ष भट्टराईले कात्तिकको अन्तिम साता या मंगिरको पहिलो साता चुनाव गर्ने तयारी भइरहेको जानकारी पनि दिनुभयो अर्को प्रसंगमा भट्टराईले क्षेत्रीयता र साम्प्रदायिकताका विषयमा देखिएको विवाद हटाउनका लागि माओवादीका उच्च तहका नेताले तराईबाट चुनाव लड्न लागेको प्रश्न पार्नुभयो एकीकृत माओवादीलाई बहुमत दिलाउन तराईका नेतालाई पहाड़बाट र पहाड़का नेतालाई तराईबाट प्रतिस्पर्धा गराउन लागेको उहाँको भनाइ छ नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले आफ्नो पार्टीसँग भएका सबै हतियार सरकारलाई बुझाइसकेको बताउनु भएको छ कञ्चनपुरको महेन्द्रनगरमा पत्रकारहरूसँग कुरा गर्दै वैद्यले विगतमा पार्टीका नेताहरूका लागि केही हतियार लिएको भए पनि ती सबै हतियार सरकारलाई बुझाइसकेको दावी गर्नुभयो आफूसँग भएको हतियार एकीकृत माओवादीमा रहँदा नै प्रहरीले जफत गरिसकेकोले यसबारे एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई पनि थाहा प्रचण्डलाई पनि जानकारी भएको वैद्यले बताउनुभयो सरकारले माओवादी पार्टीसँग भएको सबै हतियार वैशाख मसान्तभित्रै बुझाउन आह्वान पनि गरेको छ अर्को प्रसंगमा अध्यक्ष वैद्यले देशमा चरम वैदेशिक हस्तक्षेप बढ़िरहेको दावी पनि गर्नुभयो संविधान सभाको निर्वाचनमा जाने हो भने सबै दलको सहमति कायम गरेर अघि बढ़नुपर्ने उहाँको भनाइ थियो उहाँले बाह्य दबावबाट चार दलले गरेका सबै निर्णय र सहमति खारेजी हुनुपर्ने बताउनुभयो सरकारले वार्ताका लागि बोलाइरहेको भए पनि आफ्ना मागहरूबारे सरकार सरकारबाट सकारात्मक जवाफ नपाएसम्म वार्तामा नबस्ने अध्यक्ष वैद्यको भनाइ छ यस्तै नेपालगंज पुग्नुभएका नेकपा माओवादीका सचिव नेत्र विक्रम चन्दले संविधान सभाका विवादित विषयमा आधारभूत सैद्धान्तिक पक्षमा सहमति नगरी निर्वाचन गर्नुको कुनै अर्थ नहुने बताउनु भएको छ नेपालगंजमा पत्रकारहरूसँग कुरा गर्दै चन्दले सबै राजनैतिक दलहरूबीच साझा सहमति निर्माण भए निर्वाचन नगरेर पनि संविधान जारी गर्न सकिने दावी गर्नुभयो राजनैतिक दलले जनताको प्रतिनिधित्व गर्ने भएकाले गर्दै संविधान निर्माणमा दलीय सहमति आवश्यक भएको उहाँको भनाइ छ राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलले नै खिलराज रेग्मी नेतृत्वको सरकार चलाएकाले मंगिरमा पनि निर्वाचन हुन नसक्ने दावी गर्नु भएको छ मुलुक चार दलीय सिन्डिकेटमा फँसेको आरोप लगाउँदै उहाँले रेग्मी नेतृत्वको सरकारले मंगिरमा पनि चुनाव नगर्ने ठोकुवा गर्नुभयो आज बिहान डडेलधुरामा गरिएको पत्रकार सम्मेलनमा थापाले चार दलको निर्देशनमा रेग्मी नेतृत्वको सरकारले निर्वाचन गराए पनि त्यो निष्पक्ष र धाँधली रहित नहुने जिकिर गर्नुभयो चार दलका शीर्ष नेताहरूले लोकतन्त्रका नाममा मुलुक मुलुकमा ब्रह्मलुट मचाएको उहाँको आरोप छ थापाले प्रमुख दलका नेताहरूले मुलुकमाथि गरेको ब्रह्मलुटको ढाकछोप गर्नका लागि विवादास्पद पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गरेको दावी गर्नुभयो सबैले विरोध गर्दा गर्दै चार दलको दबावकै आधारमा रेग्मी सरकारले कार्कीलाई अख्तियारमा नियुक्त गरेर राम्रो काम नगरेको उहाँको टिप्पणी छ अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले आगामी बजेटमा सरकारले ऊर्जा भौतिक निर्माण तथा सिंचाईलाई प्राथमिकता दिएको बताउनु भएको छ यसअघिको बजेट सुगम क्षेत्रलाई मात्र केन्द्रित गरिएको बताउँदै नेपालले आगामी बजेटमा दुर्गम क्षेत्रको विकासका लागि केन्द्रित हुने बताउनु भएको हो राजधानीमा आज गरिएको अन्तर्क्रियामा अर्थविद नेपालले अर्थतन्त्र लगायत नेपालका धेरै क्षेत्रमा समस्या रहेको बताउँदै अर्थतन्त्रलाई चलायमान बनाउन बजेट ल्याउन लागि जानकारी दिनुभयो कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले वर्तमान सरकार निश्चित उद्देश्य लिएर आएको हुँदा बजेट निर्माणमा पनि राजनैतिक दलहरूबीच सहमति आवश्यक भएको बताउनुभयो त्यस्तै अर्का अर्थविद चन्द्रमणि नेपाल तथा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीप जङ पाण्डेले अर्थतन्त्रमा भएका समस्या हल गर्न राजनीतिक प्रतिबद्धता आवश्यक रहेको सुझाव दिनुभयो औद्योगिक मैत्री वातावरण निर्माण गरी मुलुकमा लगानी भित्राउन र रोजगारी अभिवृद्धि गर्न रोजगारदाता र ट्रेड युनियनहरू बीच उन्नाइस बुधे साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ वीरगंजमा आज एक कार्यक्रमका बीच गृह सचिव नवीन कुमार घिमिरे र श्रम विभागका महानिर्देशक कृष्ण हरि पुष्करको उपस्थितिमा दुवै पक्षले हस्ताक्षर गरेका हुन् प्रतिबद्धतामा रोजगारदाताको छात्र संगठन वीरगंज उद्योग वाणिज्य संघ र विभिन्न सातवटा ट्रेड युनियनहरूले हस्ताक्षर गरेका छन् वीरगंजदेखि पतलैयासम्मको औद्योगिक करिडोरमा रहेका उद्योग प्रतिष्ठानहरू निर्वाध रूपमा सञ्चालन गर्न तथा रोजगारदाता र श्रमिक बीचको सम्बन्धलाई पारस्परिक र सौहार्द बनाउन प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको हो चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वीरगंज भन्सार नाकाबाट अदुवाको निकासी झण्डै चार सय प्रतिशतले वृद्धि भएको छ तुलनात्मक लाभको वस्तुका रूपमा प्रवर्धन भइरहेको स्वदेशी अदुवाको मुख्य बजार भारत हो क्षेत्रीय प्लान्ट क्वाइरे क्वारेन्टाइन कार्यालय वीरगंजका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा यो नाकाबाट बीस करोड़ साठी लाख छप्पन्न हजार मूल्य बराबरको सोह्र हजार नौ सय उन्नाइस मेट्रिक टन अदुवा भारततर्फ निकासी भएको छ गत वर्षको सोही अवधिमा रु एक करोड़ छत्तीस लाख पच्चिस हजार मूल्य बराबरको चार हजार दुई सय अन्ठाउन्न मेट्रिक टन अदुवा निकासी भएको थियो आजदेखि राजधानीमा वृहत शैक्षिक मेला शुरू भएको छ उत्कृष्ट शिक्षा नेपालमै भन्ने मूल नारा सहित कान्तिपुर पब्लिकेशन र उच्च माध्यमिक विद्यालय संघ हिसानले मेला आयोजना गरेको हो भ्रिकुटी मण्डपमा शुरू भएको मेलाको उच्च माध्यमिक शिक्षा परिषदका उपाध्यक्ष हेमकुमार मिश्रले उद्घाटन गर्नुभएको थियो चार दिनसम्म चल्ने मेलामा कक्षा नौदेखि बाह्र कक्षाको परीक्षा दिएर बसेका र त्यसभन्दा माथिका विद्यार्थीहरूलाई परामर्श दिइने बताइएको छ प्रदर्शनीले शैक्षिक संस्थाहरूबीच स्वास्थ्य प्रतिस्पर्धाका लागि उपयुक्त वातावरण निर्माण गर्ने बताइएको गरिएको छ प्रदर्शनीमा एक सय विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था पनि गरिएको छ कास्कीको मिजुरे डाँडा गाउँ विकास समिति तीन रबई डाँडा भन्ने स्थानमा बाटो खन्ने क्रममा खसेको माटोको ढिस्कोले पुरिएर स्काभेटर चालकको ज्यान गएको छ कास्कीको मेजुरे डाँडाबाट लमजुङ जिल्ला बाटो जोड्ने क्रममा इस्काभेटरले बाटो खरिदेको अवस्थामा अचानक माटोको ढिस्को खसेर इस्काभेटर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 चढ़ेको सवारी साधनलाई लक्ष्य गरी गरिएको एक आत्मघाती कार बम आक्रमणमा परि छ जना मारिएका छन् आक्रमणमा अन्य जना घाइते भएका छन् आक्रमणबाट ज्यान गुमाउने सबै सर्वसाधारण नागरिक रहेको पनि जनाइएको छ आत्मघाती कार बम आक्रमण दुईवटा विदेशी सैनिकको सवारी साधनलाई लक्ष्य गरी गरिएको सुरक्षा अधिकारीले बताएका छन् सिरियामा आन्दोलनरत र गृहयुद्धको तीन वर्षको समय सिरियामा आन्दोलन र गृहयुद्धको तीन वर्षको समय चलिरहँदा हालसम्म चौरानब्बे हजार नागरिक मारिएका छन् संयुक्त राष्ट्रसंघको महासभा का क्रममा तथ्याङ्क सार्वजनिक गरिएको हो यसअघि गत दुई महिना अघि मात्र मारिनेको संख्या सत्तरी हजार नागरिकको बताइएको थियो सिरिया आन्दोलनको सुरुदेखि नै अनुगमन गरिरहेको अधिकारीहरूले त्यहाँ मारिने नागरिकको संख्या चौरानब्बे हजार पुगेको दावी गरेका हुन् राष्ट्रिय खबरमा अब खेल खबर राजधानीमा आजदेखि शुरू भएको शहीद स्मारक सी